त कोटे भीमसेनला कालो त भाले भाकुला छरी त कोटे भीमसेनला मेरो माया भइगयो त्यो जानलाई तेरो माया देऊ है यो जानलाई मेरो माया भइगयो त्यो जानलाई तेरो माया देऊ है यो जानलाई हुन्छ त भनेलाई हनुमाया सोध है तिम्रो आप्पालाई हुन्छ त भने त रोसी खोलामा जालै त बुन्ने जलहरी हाम्रो त रोसी खोलामा जालै त बुन्ने जलहरी पाँचै त हातको बुनी असले माछी मर्नुलाई पाँचै त हातको बुनी असले माछी मर्नुलाई चिन्नेको छैन यो पारालाई बोकी बोलान्छु कादाले चिन्नेको छैन ki polan tu kadale ಭಗವನ್